नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको बसाइमा पर बसाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा कार्यक्रम लिएर उपस्थित भएको छु म तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल प्रत्येक हप्ता बुधबार दिउँसो तिन बजेको नेपालवाणी समाचारपछि लगभग लगभग चार बजेसम्म सुन्न सक्नुहुन्छ कार्यक्रम लौ गाउँ कार्यक्रम लौखानुस गाउँमा हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्नेछौँ गाउँ खाने कथाको प्रश्न हामी तपाईँको माझमा राख्नेछौँ त्यसैले तपाईँको लागि भनेर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ यहाँ यो लाइन हुँदै आउनुहोस् तपाईँसँग रमाइलो कुराकानीको साथमा गाउँखाने कथाको खेल हुन्छ गाउँखाने कथाको सही जवाब दिन सक्नुभयो भने तपाईँहरूमध्ये एकजनाले आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ पुरस्कार पाउन सक्नुहुन्छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो mobile house Yamun mobile house Birendranagar चितवनले जहाँ तपाईँ Nokia Samsung Colors Spice Lava Micromax र हरेक खाले मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथमा एनटिसी एनसिएल युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै हातमा लगाउने वारेन्टी घडी तपाईँको मोबाइललाई आवश्यक पर्ने ग्यारेन्टी ब्याट्री सँगसँगै तपाईँ एन्ड्रोइड मोबाइल चलाउनु भएको छ तपाईँलाई आवश्यक परेको एप्लिकेसन पनि उपलब्ध रहेको छ फ्री वाइफाई जोन पनि हो यमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन यो त रह्यो जानकारी सँगसँगै मोबाइल नम्बर र टेलिफोन नम्बर पनि दिन्छु शून्य छपन्न पाँच बयासी आठ सय र मोबाइल नम्बर अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस रहेको छ यो रह्यो एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको जानकारी कोही साथी लाइनमा आइसक्नु भएको छ भन्ने इसारा पनि पाएको छु को हुनुहुन्छ राज बोल्दै हुनुहुन्छ उता केही बेर पछि दिनुहुन्छ होला सायदभित्र को हुनुहुन्छ कहाँदेखि उहाँलाई स्वागत गर्छु हजुर नमस्ते राज बिचमा छुट्टिनु भयो भन्नुभयो कि के हो पर्ख पर्ख भनेर चाहिँ इसारा गरिराख्नु भएको छ तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल हुने गर्दछ कार्यक्रम लौखानस गाउँमा तपाईँ रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम लौखानस गाउँ यति बेला कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते त्यहाँदेखि को बोल्दै हुनुहुन्छ अँ राम्रोसँग बुझिएन राज स्पष्ट आवाज आएको छैन सानो आइरहेछ कहाँदेखि को बोल जुट पानी चारदेखि गणेशजी गणेशजी सुनाउनुहोस् के छ खाजा खानुभयो हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि एउटा गाउँखाने कथा राखिहालेँ है त आलु भन्छन् खान हुन्न केही होइन हेप्न हुन्न के होला आलु भन्छन् खान हुन्न केही होइन हेप्न हुन्न के होला आलु भन्छन् खान हुन्न केही होइन हेप्न हुन्न के होला मान्छेहरूले आलु आलु भन्छन् रे खान पनि मिल्दैन हजुर अब अन्तिम पटक राखेँ है तपाईँको लागि आलु भन्छन् हेप्न आलु भन्छन् खान हुन्न केही होइन हेप्न हुन्न के होला फेरि भन्नुहोस् अझै एकचोटि भन्नुहोस् के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त गणेशजी अब कम्प्युटरले बिग्रियो भनेको छ मैले सही भन्न पनि मिलेन है यसको सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार गणेश भट्ट जुटपानीदेखि आउनुभएको थियो मिलाउन सक्नु भएन तपाईँसँग रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नको लागि जुटिरहेको छु सजिलो सजिलो हाम्रै गाउँ घरमा चलनमा आएका प्रचलनमा आएका गाउँखाने कथाहरू तपाईँको माझमा राख्ने जमर्को गरिरहेको छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ राज एकजना साथी हुनुहुन्छ भन्ने सर पाएको छु उहाँसँग पनि कुराकानी गर्छु को हुनुहुन्छ कहाँदेखि हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ पिठुवाबाट भीमसेनजी हजुर सुनाउनुहोस् के छ हाल खबर यत्तिकै बसी बस है गर्मी छल्दै बस्दै हुन्छ गाउँखाने कथा राखिहाल्छु है त आलु भन्छन् खान हुन्न केही होइन हेप्न हुन्न के होला शून्य के गर्ने के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त भीमसेनजी कति सिपालु हुँदै आउनु भएको छ कि आज भोलि ट्याग ट्याग मिलाउने गर्नुभएको छ विजेताको सूचीमा पर्नु भएको छ अहिले भने छुट्टिन्छौँ नमस्कार भीमसेन अधिकारी आउनुभएको थियो पिठुवाबाट ठ्याक्कै मिलाएर जानुभएको छ मैले सधैँ भन्ने गर्छु प्रश्नमा नै जवाफ हुने गर्दछ त्यसैले अलिकता ध्यान दिएर सुन्नु पर्यो हुन त कोही बेला नेटवर्कको कारणले गर्दा रेडियोबाट स्पष्ट नसुनिन पनि सक्छ तपाईँको टेलिफोनमा न स्पष्ट नआउनु पनि सक्छ मेरो आवाज त्यसैले अलिकता ध्यान दिएर सुन्ने प्रयास चाहिँ गर्नुहोला रेडियोको आवाज पनि अलिकता बढाउनु होला यता चाहिँ डिस्टर्ब नहुने गरी यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ भन्ने इसारा पाएको छु राजबाट छुट्टिनु भयो उहाँ भनेर भन्नुभएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ कार्यक्रम लौखानुस गाउँको यो बसाइमा तपाईँसँग रमाइलो खेल गाउँखाने कथाको खेल हुने गर्दछ र यमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट आकर्षक पुरस्कार पनि जित्न सक्नुहुन्छ त्यसैले फटाफट आफ्नो मोबाइल या टेलिफोन उठाउनुहोस् र थिच्दै गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला भने एउटा साङ्गीतिक पालो भएको छ र यसपछि हामी छोटो सन्देश विश्रामपूर्वक व्यावसायिक विश्रामतर्फ पनि लाग्छौँ रेडियो अर्पण सुन्दै रहनुहोला पस्मिनाको पछ्यौरी त ढाकाबाट टोपी पस्मिनाको पछ्यौरी त ढाकाबाट टोपी माया तिमलाई राखेको छु कलेजीमा छोपी संसारै खरायो नि खाने तर्काबाट गहिरो भयो हाम्रो माया झनै तर्काबाट गहिरो भयो हाम्रो माया झनै एक सय चार थोप्लो पाँच मेगा हर्ट छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या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 सय दुई र अन्ठानब्बे चार पैँसठी चौवन्न सात सय अडतिस फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय छैसठी अनि नानीलाई केटो कस्तो लाग्यो त उहाँ भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त ओके नयाँ व्यवस्थापनको साथमा सियाराम टिकजाम रेमन्ड लगायतका उत्कृष्ट ब्रान्डका कपडाहरू स्कुल कलेजका ड्रेस एवं जुनसुकै संस्था वा व्यक्तिका रोजाइ अनुसारका युनिफर्म तथा अन्य कपडाहरू आकर्षक रूपबाट सिलाइ गरिने तपाईँहरूकै विश्वासिलो टेलरिङ सेन्टर परिचित shirting suiting and tailoring centre Khairahani चार पर्सा नेपाल बैङ्क भवन proprietor Rajesh Khati mobile number अन्ठानब्बे चार पचपन्न छयासी दुई सय एघार र फोन नम्बर शून्य छपन्न पाँच त्रियासी एक सय उनाचालिस न्यू सेन्टरमा भर्ना खुल्यो हजुर हामी कहाँ एसएलसी दिन छुटेका फेल भएका तथा रेगुलर एसएलसी दिन चाहने विद्यार्थीहरूका लागि स्पेसल एसएलसी प्रिपेरेसन क्लासमा भर्ना खुलेको सहर जानकारी गराउँदछौ हाम्रा विशेषताहरू स्वच्छ एवं शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाबाट लेसन प्लान अनुसार पठन पाठन गराइने दुई हजार भन्दा बढी एसएलसी प्रश्न पत्रहरूको हल गराइने हरेक महिनामा तिन पटकसम्म आन्तरिक परीक्षा लिइने तथा सिसी क्यामेराबाट विद्यार्थीको निगरानी गरिने पुनश हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा प्लस टू साइन्स गरी बिबिए र सिए पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ सम्पर्क न्यु साइनिङ एजुकेसन सेन्टर रनपा आठ बकुलर दूरसञ्चार रोड प्रबन्ध निर्देशक नवीन कुमार शर्मा फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रियासी तिन सय चौवालिस गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर गयो जिन्दगी दोस्तै भयो त कहिल्यै आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ के तपाईँ कोरिया नै जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आउनुहोस् विगत नौ वर्षदेखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षामा सफलता हासिल गर्दै आएको हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् हाम्रा विशेषताहरू उचित परामर्शपछि मात्र भर्ना लिने शिक्षकहरू आफै प्रमुख सञ्चालक भएको परिमार्जित पाठ्यक्रम लगायत सम्पूर्ण पुस्तक आफै प्रकाशन गर्न सक्षम मल्टिमिडियाको उचित प्रयोग गरी अध्यापन गराइने सरकारी मापदण्ड पुरा गरी सुरुमै सूचीकृत संस्था सम्पर्क हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युट सही चोक मेगा मार्केटको माथिल्लो तला शाखा खैरहनी चार पूर्वी चितवन पर्सा नेपाल बैङ्क सँगै फोन अन्ठानब्बे चार पचास पैँसठी चार सय एक अन्ठानब्बे चार पचास सडसठी छ सय छत्तिस र अन्ठानब्बे पाँच पचास उनासाठी शून्य शून्य सात अरे ओ जुमरी छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गएको छु म ऊ छोरो त आयो भन्छु म अहिले धर्मेन्द्र फोटो ल्याइस् त म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही गएर फोटो खिच्न हुन्थेन तैँले नारायणघाट सहित चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म खुरुक्क त्यही गइहाल बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरुबुबा हुनेवाला सम्धिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिमचोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ branded marble granites marble granite tiles rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन आल्मोनियमका झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिमचोक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटे खपडा पनि पाइन्छ अर्पणमा फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यवसायिक विश्रामपछि कार्यक्रम लौखानुस गाउँमा कार्यक्रम लौखानुस गाउँको साथमा छु म तपाईँको दिलको साथी तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार ठुलो पाँच र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ W W dot radio Arpan dot com dot एनपीबाट कार्यक्रम लौखानुस गाउँमा तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँखाने कथाको खेल भइरहेको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ यहाँसम्म आउनुहोस् तपाईँसँग गाउँखाने कथाको खेल खेल्ने छौँ सही जवाब दिन सक्नुभयो भने तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले राखेको आकर्षक पुरस्कार जित्न सक्नुहुनेछ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनमा तपाईँले Nokia Samsung Colors Spice Lava Micromax हरेक खाले मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथमा एनटिसी एनसेल युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पनि पाइनुका साथै तपाईँ एन्ड्रोइड मोबाइल चलाउँदै हुनुहुन्छ एन्ड्रोइड मोबाइलको एप्लिकेसनहरू आवश्यक परेको छ भने पनि तपाईँले त्यहाँ गएर डाउनलोड गराउन सक्नुहुन्छ र तपाईँलाई जानकारी पनि गराउँदछु फ्री वाइफाई जोन पनि भएको छ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन र सम्पर्क नम्बर रहेको छ शून्य र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस यो त रह्यो जानकारी तपाईँको माझमा एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको र यति बेला भने कार्यक्रममा कोही सहभागी हुनुहुन्छ भन्ने राजको इसारा पनि पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ चण्डी भन्ज्याङबाट को बोल्दै हुनुहुन्छ लोक गुरुङ लोकजीसँग पहिलो भेटघाट हो मेरो के छ लोकजीको हालखबर एकदम के गर्नुहुन्छ लोकजी है हुन्छ कार्यक्रममा आउनुभएको छ है एउटा गाउँ खाने कथा राखिहाल्छु नि माटोले दिन्छ ढुङ्गाको काम बताऊ तिमी त्यसको नाम के होला इट्टा के गर्ने लोकजी यसैलाई अन्तिम उत्तर मान्ने फाइनल हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त कम्प्युटरले ढिलाइ गरिराखेको छ लोक गुरुङ तपाईँको जवाब बिग्रियो त लोकरुङले दिनुभएको जवाब एकदमै सही छ तर कम्प्युटरमा के समस्या आएको छ है अब त्यो एकदम ढिलो गरेर पनि बजिराखेको थियो लोकरुङले दिनुभएको जवाफ एकदमै सही छ यसको सही जवाफ इट्टा थियो लोकजी यदि तपाईँ मलाई अहिले पनि सुनिराख्नु भएको छ भने तपाईँ पनि कार्यक्रमको विजेताको सूचीमा पर्नुभएको छ क्षमा प्रार्थी पनि छौँ कम्प्युटरले केही मिस्टेक गऱ्यो कहिले काहीँ कम्प्युटरले पनि मिस्टेक गर्दो रहेछ भन्ने कुरो चाहिँ आज मलाई बल्ल ज्ञान भएको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ त्यसो त हामी अब कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ त्यसैले अब धेरैभन्दा धेरै साथीलाई भित्र बोलाउन सक्दैनौँ यति बेला कोही साथी हुनुहुन्छ भने राजको इसारा एकछिन फर्कन आग्रह गर्दै हुनुहुन्छ किनभने उहाँले तपाईँले बोलेको स्पष्ट सुन्न सक्नु भएन होला सायद नेटवर्कको कारणले गर्दा पनि हुन्छ खैर केही छैन आज भने कार्यक्रमबाट बिट मान्नुपर्छ कि यसरी नै अब टेलिफोनमा डिस्टर्ब भइराखेको छ भने होइन आज दुईजना साथीहरूले चाहिँ सही जवाब दिनुभएको छ दुईजनामध्ये एकजनालाई विजेता गराउनु पर्ने हुन्छ त्यसैले यति बेला भने कार्यक्रममा एउटा साङ्गीतिक कोसेले अगाडि सार्दछु त्यसपछि गोला लिएर फेरि पनि कार्यक्रममा आउँदछु यति बेला भने तपाईँको माझमा यो सङ्गीत साथी नै सुमधुर अनि कर्णफिरी आवाज तपाईँको माझमा राखेँ मलाई पनि निकै नै मनपर्छ यस्ता सङ्गीतहरूले मनमा केही हौसला पनि आउँछ केही जोस र जागर पनि आउँछ शब्दले जे सुके भने पनि मलाई निकै नै मनपर्ने भएका राजले बजाइदिनु भयो राजलाई धन्यवाद र अब भने मेरो हातमा गोला पनि परिसकेको छ आज विजेता बन्नुभएको छ दुईजना साथीहरूले मिलाउनु भएको थियो पिटोहादेखि आउनुभएको भीमसेन अधिकारी र चण्डी भन्ज्याङबाट आउनुभएको लोग्रुङले मिलाउनु भएको थियो भने आज दुईजना मध्ये एकजनालाई मात्रै विजेता गराउन सक्छौँ हामी आज विजेता बन्नुभएको छ लोक गुरुङ चण्डी भन्ज्याङदेखि आउनुभएको थियो बोल्दा बोल्दै सम्पर्क विच्छेद पनि भएको थियो उहाँ विजेता बन्नुभएको छ लोगरुङ जिल्ला हाम्रो तर्फबाट धेरै धेरै बधाई छ लोगरुङजी तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले राखेको आकर्षक पुरस्कार जित्नु भएको छ तपाईँ एक साताभित्र आफ्नो परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जको कार्यालयमा अफिस आवरभित्र आएर आफ्नो पुरस्कार सङ्कलन गरिदिनु हुनुको लागि अनुरोध गर्दछु र अहिले पनि तपाईँ मलाई सुनिराख्नु भएको छ भने हाम्रा प्राविधिक सहकर्मी साथी राज पौडेललाई आफ्नो मोबाइल नम्बर टिपाइदिनु हुनुको लागि आग्रह गर्दछु किनभने तपाईँको पुरस्कार तपाईँ भएको ठाउँमा नै आइपुग्छ हजुर अब भने कार्यक्रमबाट बिदा लिनुपर्छ जुट मुस्पानीदेखि आउनुभयो गणेश भट्ट त्यस्तै गरी पिठोबाट भीमसेन अधिकारी चण्डी भन्ज्याङबाट लोगुरुङ उहाँहरूलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु फोन प्रयास गर्नुभयो तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु रेडियो अर्पण एक सय सात पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद र मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेललाई पनि धन्यवाद र विशेष धन्यवाद एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनलाई पुरस्कारको व्यवस्था गरिदिनु भयो त्यसैले अब नै कार्यक्रमबाट बिदा लिनुपर्ने हुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको आजको बसाइबाट म तपाईँको दिलको साथी तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ छुट्टिन्छु हवस् त नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार जोर्नी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको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 ट्याङ्की आदिमा पानी जम्न दिनु हुँदैन पानीका ट्याङ्कीहरूलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्दछ लामखुट्टेको टोकाइबाट बच्नको लागि लामखुट्टे भगाउने मलहम लगाउनु पर्दछ दिउँसोको समयमा सुत्ने बेलामा पनि सकेसम्म झुलको प्रयोग गर्नु र बच्चाको लागि सधैँ झुल प्रयोग गर्नु पर्दछ दिउँसोको समयमा पुरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्दछ फुलदानीमा भएको पानी हप्तामा एक दुई पटक फेरिरहनु पर्दछ कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टी तेल हाल्ने र जम्मा भएको पानी सफा गर्नु पर्दछ नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय जिल्ला जनस्वास्थ्य कार्यालय चितवन अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराट Bakulahar proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले अपरान्नको चार बज्यो यस अर्पण टाइम चेकको साथमा